विषय अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि जहाँ उपरान्त नवराज ब्राह्मण आफ्ना बाबाको खबर गर्न गएपछि नवराजकी स्त्री चन्द्रावती ब्राह्मणीले आफ्नी सासु गोमा ब्राह्मणी छेउ भनिन् हे माता म मेरो माइत नगएको धेरै दिन भयो यहाँ खानलाई अन्न छैन लाउनलाई वस्त्र छैन अरूसँग मात्र मागी कति दिन निर्वाह गरुली यस अर्थले अलिक दिन म माइत बसी आउँछु तपाईँले आफ्ना जिउको घरको सम्भार गर्नु तपाईँका छोरा आएपछि मलाई डाक्न पठाउनु होला म गएपछि एक पेट पाल्न तपाईँलाई पनि सजिलै होला म जान्छु भनी गोमा ब्राह्मणीलाई प्रणाम गरी माइत गइन् चन्द्रावती गएपछि गोमा ब्राह्मणीले आफूलाई दुःख भएको देखि भिक्षुक रूप श्री महादेवले श्राप गरेको सम्झी भन्न लागिन् सात वर्षकी हुँदा सत्तरी वर्षका बुढासित विवाह भयो ऊ पनि भिक्षा माग्न भनी गएका फिरेनन् छोराले पनि बुहारीले पनि छाडी गए यस्ता अवस्थामा परेँ म धिक्कार रहेछु उस दिन मलाई श्राप दिने भिक्षुक श्री महादेव रहेछन् हे जगदीश्वर मैले जानिनँ त्यो अपराध क्षमा गर हे शशिशेखर तपाईँलाई कोटि कोटि नमस्कार छ मलाई रक्षा गर कि यो प्राण हर भनी यस्ता तरहले गोमा ब्राह्मणीले आँखादेखि आँसु खसाली सधैँ रोई कराई बौलाइ जस्ती भई हिँड्न लागिन् यो कुरा कैलाश पर्वतमा पार्वतीले चाल पाइन् र श्री महादेवको आनन्द समयमा बिन्ती गर्न लागिन् हे स्वामी हेर्नुहोस् गोमा ब्राह्मणीको दुःख त्यो पनि तपाईँकी स्त्री हो यसो गर्न योग्य छैन मलाई अति करुणा भयो हे दया सागर त्यसको म केही उपाय गरौँ कि आज्ञा दिए श्री स्वस्तानी परमेश्वरीको व्रत गराउँ र दुःखका समुद्रदेखि पार होली यति पार्वतीका वचन सुनि श्री महादेवले त्यसै गर भनी आज्ञा दिए र पार्वतीले सप्तऋषिलाई डाकी तिमीहरू मर्त्यमण्डलमा जाओ र चन्द्रज्योति नगरमा गोमा नाम गरेकी ब्राह्मणी अति दुखी छ त्यसलाई श्री स्वस्थानी परमेश्वरीको व्रत गराइआओ श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले गोमा ब्राह्मणी दुःखदेखि पार होली भनी सम्पूर्ण व्रतविधि बताइन् यति पार्वतीको आज्ञा सुनि सप्तऋषिले हवस् भनी मर्त्यमण्डलमा गई चन्द्रज्योति नगरमा पुगी सहर बाहिर गोठाला केटा केटीसित यहाँ दुखी को छ भनी सोधे यो चन्द्रज्योति नगरमा उस्ता दुखी कोही छैनन् सबै सुखमा छन् सहर बाहिर गोमा नाम गरेकी ब्राह्मणी अति दुखी छन् उहाँ गई सुध्याइ हेर भनी घर देखाइदिए र ऋषिहरू तिनका घर गए गोमाले पनि सप्त ऋषिहरूलाई देखि प्रणाम गरी आदर गरी भित्र डाकी लगी पिरामा बसाली हे ऋषिश्वर हो मेरा घरमा आए म यस्ती पापिनीलाई दर्शन दिनुभयो के कामले आउनुभयो आज्ञा गर्नुहोस् भनी सप्तऋषिहरू भन्छन् हे गुमा तिमी अति दुखिनी हुनाले श्री स्वस्तानी परमेश्वरीको व्रत कथा गराउन आयौँ एकचित्त भई सुन सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाहुना निमित्त गरेको यो व्रत पौष शुक्ल पूर्णिमाका दिनदेखि आरम्भ गर्नु घोडाका नङ काटी स्नान गरी सूची भई एकभक्त रही एकचित्त गरी महिना दिनसम्म नित्य मध्याह कालमा श्री महादेवको पूजा गर्नु माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर सय रोटी अष्टोत्तर सय अक्षता अष्टोत्तर सय जात जातका फुल नाना उपचार तयार गरी आरसीमा ओमकार लेखी गङ्गाजलले स्नान गराउनु सिन्दुर रक्त चन्दन फुल पहिराउनु धुप दीप नैवेद्य मेवा मिष्ठान्न कस्तुरी वस्त्र भेटी चढाई श्री स्वस्तानी परमेश्वरीको पूजा गर्नु र कथा सुन्नु अर्कालाई सुनाउनु सुन्ने कोही नभए आफैले भन्नु आफैले सुन्नु आफ्ना ओछ्यान खाट उइटा धनुलाई सुनाउनु उहाँ पछि जुन कामना गरी आफूले व्रत गरेको छ मेरो फलानु काम सिद्धि होस् भनी श्री स्वस्तानी परमेश्वरीलाई अर्ध्य दिनु जप ध्यान पूजा गर्नु श्री स्वस्तानी परमेश्वरी भनेकी कस्ती हुन् भने हे गोमा ब्राह्मणी सुन शुभ सुवर्णवर्णदिताभां त्रिनेत्रां कमलासनां सिंहासनसमासीनां सर्वलङ्कारभूषितां नीलोत्पलधारं वामे दक्षिणे वरदां शुभां खड्गचर्मधरां क्रमात् चतुर्भुजां च मां तत्र पूजयेद् वृषकेतुनं एवं ध्यात्वा महादेवीं स्वस्थानि जगदीश्वरीं पीतवर्ण सुवर्णभन्दा पनि दिव्य वर्ण भएकी तिन आँखा भएकी कमलको फुल झैँ उज्यालो मुख भएकी सिंहासनमा बसेकी नाना अलङ्कार लाएकी खड्ग चर्म निलोत्पल लिएकी चार हात भएकी यस्ती श्री स्वस्थानी परमेश्वरीलाई सम्झी त्यहाँ मेरो पूजा पनि गर्नु भनी श्री महादेवले आज्ञा गरेको छ यस्ती जगदीश्वरी श्री स्वस्थानी परमेश्वरीलाई मनले ध्यान गरी यो स्त्रोत पाठ गर्नु नमस्तेस्तु जगन्मात स्वस्थानी सर्वमङ्गलले तव प्रसादा दे देवेशी व्रतपूर्ण तावाज्ञया हे जगन्माता हे स्वस्थानी परमेश्वरी हे सम्पूर्ण लोकलाई मङ्गल गर्ने तपाईँको प्रसादले मेरो व्रत पूर्ण भयो भनी प्रसाद झिक्नु अष्टोत्तर सयमा आठ अक्षता आठ बेली पुष्प आठ यज्ञ सूत्र आठ पान आठ कुटका सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनु पुरुष नभए छोरालाई दिनु छोरा नभए मित छोरालाई दिनु मित छोरो पनि नभए मेरो फलानु कामना सिद्धि होस् भनी गङ्गामा लगी बगाइदिनु सय रोटी आफूले फलाहार गर्नु र रात्रिमा जागा भइरहनु यति गरेपछि हे गोमा ब्राह्मणी श्री स्वस्थानी परमेश्वरीका परमेश्वरीको व्रतका प्रभावले तिम्रो सम्पूर्ण दुःख नाश होला अन्यथा नमान यसै व्रतका प्रभावले पार्वतीले पनि श्री महादेव स्वामी पाए थिइन् अब हामी जान्छौँ भनी यति सप्तऋषिहरूले विधि बताए पछि घोमा ब्राह्मणीले मनमा आनन्द गरी भनिन् हे सप्तऋषिश्वर हो तपाईँहरूको कृपाले श्री स्वस्थानी परमेश्वरीको व्रत व्रतविधि सुनिसके म यस्ती पापिनीका घरमा केही वस्तु छैन केले आतिथ्य गरौँ यस पसलदेखि पान किनी ल्याउँछु तब जानुहोला भनी चर चर्खामा रहेको धागो लरियाली घरदेखि निस्किन् सप्तऋषिहरूलाई गोमा ब्राह्मणीको दुःखदेखि बडो दया भयो र सातवटा सुनका ठुन्का आफूहरू बसेका पिरुका मुनि छोडी स्वर्ग गए इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्मे माघमहात्मे कुमारागस्त्यसंवादे श्रीस्वस्थानि परमेश्वर्या व्रतकथायां स्वस्थानी व्रतोपदेश्व नाम त्रयोविशोऽध्याय